आगो भरि फुल्यौ आहा जीवनभरि आज त कति सुहाएको गुलाफर बाबरे गमलाको भरि फुल्यौ आहा जीवनभरि आज कति सुहाएको गुलाफर बाबरे गुलापी चोट खोली टेकैथुङ गँसी देऊ पर्खी बरु सोला हाँसनला सिकाइदेऊ बरोबर बबरीको बासनाले जवानी त्यो बिउ झ्याइदेऊ सनाले जवानी त्यो बिउ झैदेऊ ढल्की जानला कसलाई फर्काइदेऊ ढल्की जान लागेको पैसालाई फर्काइदेऊ गमलाको भरि फुल्यो आहा जीवनभरि हाँस्दा कति सुहाएको गुलाफर बा छाती छातीभरि फुल्यौ आहा जीवनभरि आज त कति सुहाएको गुलाफर बाबरे आस्त कति सुहाएको गुलाफर बाबरे आस्त कति सुहाएको गुलाफर बा